कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने श्रेष्ठा साधकमा समर्पित यो रात्रिकालीन संगीत शिविर अजर अमर गीतहरूको दुई सयौं दुई अंकमा यहाँहरूलाई शालीन अभिवादन छ यो प्रस्तुता प्रकाश सामीको आज खुशीका साथ यहाँहरूलाई मेरा प्राविधिक मित्र सशिन्द्र गौतमको पनि यहाँलाई अभिवादन छ धेरै समयपछि झुल्किनुभएका शशीन्द्र गौतमसँग आजको यो कार्यक्रम शुभारम्भ गर्ने बेला हामीले यही वर्ष दुई सय एक अंक पूरा गर्दा स्वर सम्राट नारायण गोपालका स्मृति विशेषमा दुई विशेष कार्यक्रमहरू प्रसारण गर्यौं जसमा पहिलो पटक उनको परिवारका तर्फबाट उनका भाइ मनोहर गोपाल गुरूवाचार्यको एक विशेष अन्तर्वार्ताको सार संक्षेप सहित आयौं भने नारायण गोपालका विषयक अन्य गुथी जानकारी सहित प्रस्तुत भयो आज एउटा नयाँ श्रृंखलामा हामी चर्चा गर्नेछौ तर त्यसभन्दा अगाडि एउटा विशेष गीत यसलाई चयन गर्नुभएको छ नयाँ पुस्ताका चर्चित गायक विधान श्रेष्ठले जो नेपाली गीत संगीतमा पुराना गीतलाई अत्यन्त माया गर्ने र पुराना गीतलाई फेरि मौलिक स्वरमा गाउन मन पराउने युवा पुस्ताका एक हस्ताक्षर हुनुहुन्छ चर्चित गीतकार विजय श्रेष्ठका सुपुत्र विधान श्रेष्ठले चयन गरेको यो गीत नेपाली संगीत आकाशमा नेपाल र भारतका दुई गायिका ज्ञानु राणा र बलिउडकी चर्चित गायिका हेमलताले युगल रूपमा गाएको यो गीतबाट शुभारम्भ गर्दैछौं दुनियाँभरि खुर्रे हाहा यो गीतसँगै आजको कार्यक्रमको पर्दा उगार्दैछौ आजको कार्यक्रम विशेष रूपमा समर्पित छ बार लाइटका गीतहरू भनेर बार लाइट भन्ने बित्तिकै हामी के बुझ्छौं भने महानगरीय उपत्यकामा वा महानगरीय सड़कहरूका छेउछेउमा बलेका नियोन साइन लाइट भित्र रहेका गजल रेस्टुराँहरू क्याफे बारहरू क्याफेहरूमा विशेष गरेर शुरूआतमा कलाकारहरूले आफ्नो गायन शुरू गर्छन् विश्वका प्रसिद्ध गायक बब डायलनले पनि आफ्नो नाम रबर्ट जिमरम्यानबाट बब डायलन भइसकेपछि पहिलो पटक बाइस वर्षको उमेरमा ग्यासलाइट क्याफेमा गाएका थिए र उनले त्यो ग्यासलाइट क्याफेमा गाएको गीतकै समयमा how many roads the man has to walk भन्ने गीतबाट गायन शुरू गर्दा उनको त्यो गीतलाई उनका साथी पेट सिजरले यो गीत त पूरै ग्रोसरीको बिल जस्तो रहेछ कहीँ छन्दै नमिलेको भनेर आरोप पनि लगाएका थिए त्यसबाहेक अन्य धेरै कलाकारहरू पनि प्राय क्याफेमा बारमा नै गाएर आएका छन् हामी कहाँ नेपालमा बारमा पछि मात्र गाउने परम्परा शुरू भयो तर यहाँ गजल रेस्टुराँमा गाउने परम्परा धेरै पहिलेबाट शुरू भयो काठमाडौँको पुरानो रक्सी थिएटर रक्सी बार नामबाट चर्चित ठाउँमा अंग्रेजी ब्यान्डहरूले गीत प्रस्तुत गर्ने र सोल्टीमा केही जर्जी ब्याङ्क शैलीका वाद्यवादकहरूको गायन शुरू भएपछि नेपालमा पैंतिस तीसको दशकपछि गजल रेस्टुराँहरू शुरू भएपछि त्यसमा विशेष गरेर भक्तराज आचार्य निशान भट्टराई आनन्द कार्की र पछिल्लो पुस्तामा यादेश लामा रामभक्त जोजिजू इतु जोजिजू निर्मल खड्गा कल्पना कपाली र अहिलेका पुस्ताका चर्चित गायक गायिकाहरू पनि त्यसमा सम्बद्ध छन् र नरेन्द्र प्यासी जो गजल गायनमा निकै लोकप्रिय रहे उनले पनि गजल रेस्ट्रमा गायन शुरू गरेरै आफ्नो सांगीत यात्रा शुरू गरेका हुन् तीनै कलाकारहरूमा केन्द्रित रहेको आजको कार्यक्रम छ र यस कार्यक्रमका बारेमा पहिलो टिप्पणी आएको छ हाम्रा प्रिय मित्र राजेश्वर उदयजीको उहाँले धेरै दिनपछि आज सायद सशिन्द्र गौतमजीलाई पनि टिप्पणी गर्नुहुनेछ किनकि उहाँले सशिन्द्र गौतमजीलाई मिस गर्नुभएको धेरै दिन भयो एक सय उनासयौंदेखि दुई सय एकौं श्रृंखलासम्म नारायण गोपालका बारेमा क्या मजाको जानकारीको साथै गीतहरू र मनोहर गोपाल गुरूवाचार्यबाट अप्राप्य जानकारी सुन्यौं धन्यवाद आज दुई सय दुई श्रृंखलासम्म चर्चा नै नभएको तथा असाध्य पृथक विषयमा अजर अमर गीतहरूको कार्यक्रम अबको पैंतालिस सेकेण्डमा सञ्चालन हुनेछ सुखद शुभकामना भनेर लेख्नु भएको छ भने त्यसै गरी होमनाथ शर्मा लेख्नुहुन्छ प्रकाशजी नमस्कार कार्यक्रम प्रस्तुतिको कायल भए साथै आशा छ यो पाली विमला सिन्चुरी र सुकमित गुरूङ को पनि जन्मदिन परेको हुँदा वहाँहरूको जीवनसित जोडिएको पनि केही प्रसंग जान्ने इच्छा लागेको छ होमनाथ शर्मा सिलगुड़ी दार्जीलिङबाट सागर नेवापाने लेख्नुहुन्छ हाम्रो फेसबुकमा स्वर सम्राटको संगीत र स्वरको मुनामदनमा मुनामदनका पंक्ति जब म सुन्दछु र गाउने अभ्यास गर्दछु भावुकताले आँखा रसाइहाल्छन् नेपाली संगीतमा प्रवेश गरेर केही गर्छु भन्ने नयाँ पुस्ताका गायक गायिकाहरूले नारायण गोपालका गीतहरू सुन्दैनन् र गाउने अभ्यास गर्दैनन् भने उनीहरू नेपाली आधुनिक संगीतको गहिराईमा कहिले पुग्न सक्दैनन् सागर न्यौपाने जो चर्चित गायक सजल न्यौपानेका पिता पनि हुन् त्यसै गरी विनोद दाहाल लेख्नुहुन्छ अजर अमर गीत सुन्नका लागि हिजो रातभरको जागरामको निद्रालाई ढोका बाहिर कुराएको छु भनेर लेख्नु भएको छ भने स्वाभिमान सन्तोषले पनि दुई सयौं दुई श्रृंखलामा नारायण गोपालका बहुआयामिक थप चर्चाको अपेक्षा गर्दछु भन्नुभएको छ श्याम रिमालले नारायण गोपाल हेड मिस्ट्री होइनन् तालिम मात्र हुन गाड़ी बनाउने काम सिक्दै गरेका उहाँको भनाइको मतलब अप्रेन्टिस हुनुहुन्थ्यो भन्ने बुझिन्छ पीर व्यथा र तनाव बिर्सिएर सुनौ एकछिन अजरमर गीतहरू लुसिफर मेन्सन गर्नुहुन्छ र आजको कार्यक्रम विशेष रूपमा दुई सय दुई श्रृंखला हामीले बार लाइटमा गाउने कलाकारहरूप्रति समर्पित गरेका छौं यस श्रृंखलामा पहिलो गायक भक्तराज आचार्य आफ्नै संगीतमा गीतकार सुभाष चन्द्र ढुंगेलको शब्दमा माया रेकर्ड भएको करिब बत्तीस वर्षपछि मात्रै यो गीत उज्यालो नाइन्टी नेटवर्कमै फेला परेको थियो गीतकार सुभाष चन्द्र ढुङ्गेलजीको रचना भक्तराज आचार्यको स्वर र संगीतमा भक्तराज आचार्यले काठमाडौँका धेरै गजल रेस्टुरेन्टहरूमा आफ्नो गायनले नेपाली जनस्थानमा उच्च आकर्षण बनाए र राम्रा राम्रा रेस्टुरेन्टहरूलाई गीत संगीत सुन्न लायक बनाउनमा उनको पनि योगदान स्मरणीय छ त्यसबाहेक दरबार मार्गका वरपरका धेरै रेस्टुरेन्टहरूमा अरू पनि गायक गायिकाहरू झुमिए र त्यसै गरी गायक निशान भट्टराई पनि नेपाली रंग जगतमा विशेष गरेर गजल मंचमा बार लाइटमा गायन प्रस्तुत गर्ने गायकका रूपमा चिनिन्छन् यी दुवै कलाकारहरूको मंगिर उन्नाइस गतेकै दिन दुई हजार पैंतालिस सालमा एउटा दुःखद दुर्घटना भयो जसले गर्दा निशान भट्टराई पनि वीर हस्पिटलमै भर्ना भए र भक्तराज आचार्य पनि त्यही समय एउटा शारीरिक हमलामा परेर वीर हस्पिटल भर्ना हुनु परेको थियो हामी नेपाली संगीतले माया गर्नेहरूलाई उहाँहरू दुवैप्रति सदा सम्मानका साथ सम्झना गरेकै हुन्छौं अच्युत प्रसाद अधिकारी यहाँ लेख्नुहुन्छ आफ्नो हाम्रो सन्देशमा उहाँको विचार यस प्रकार छ प्रकाशदाई नमन पुराना मीठा गीतको कार्यक्रम सुन्दा धेरै आनन्द लाग्छ आजको श्रृंखला बार लाइट गीतले त झन मधोस बनाउनेछ मेरो छोरा पंकज अधिकारीको जन्मदिनको शुभकामना सहित केही गीत चयन गर्न चाहन्छु भन्नुभएको छ भने उमेश गौतम लेख्नुहुन्छ आज नयाँ टपिक कार्यक्रम सुन्दैछु भनेर भएको छ उहाँ रेडियोमै आबद्ध हुनुहुन्छ जस्तो लाग्छ मलाई उहाँले नारायण गोपालका गीतहरूका बारे पनि एक विशेष प्रतिक्रिया व्यक्त गर्नुभएको थियो अघिल्लो हप्ता यसै गरी हामीलाई ट्विटरमा मेन्सन गर्नुभएको छ सर्वज्ञाताजीले अप्रासंगिक हुन सक्ला तर सर जमुना गुवाजूको बारेमा जानकारीमूलक प्रसंगहरू छन् भन्ने शून्य लालसा जागेको छ है भनेर लेख्नु भएको छ बाँकी तपाईँको विचार भनेर लेख्नुहुन्छ लुसिफर लेख्नुहुन्छ मेरा प्रिय गायक भक्तराज आचार्यको गीतका लागि धन्यवाद दाजु उहाँको सांगीतिक यात्राको संघर्षबारे जान्न इच्छुक भनेर लेख्नु भएको छ त्यसै गरी श्याम रिमालले पनि भक्तराज आचार्यको बारेमा एउटा प्रश्न राख्नु भएको छ कञ्चनपुड़ा सैनिकको गीत गाउने कुरामा छलफल चल्दा बौद्धमा भक्तराज आचार्यप्रति दुर्व्यवहार भएको हो रे भने उहाँले सोध्नु भएको छ यो गोपाल योजनको घरमा सांगीतिक अभ्यास गरेर फर्केपछि पूर्ण नेपाली कञ्चनपुड़ा सैनी र भक्तराज आचार्यको मोटरसाइकल यात्रा पछिको यो घटना मंगिर उन्नाइसकै हो श्यामजी जानकारीको लागि यहाँलाई धन्यवाद अब कार्यक्रममा अर्को चर्चाको विषय रहेको छ गायनकै कुरामा बार लाइटमै गाउने क्रममा वीरगंजका एक गायकलाई हामीले सदैव सम्झना गर्छौं ती गायक हुन् बीके शाही बीके शाहीले काठमाण्डुका केही रेस्टुराँहरूमा शुरूआतमा गीत गाए तीसको दशकमा त्यति बेला रत्न पारकमा मात्र केही रेस्टुराँहरू थिए जहाँ गीत संगीत प्रस्तुत हुन गर्थे भने न्यू रोडमा इन्दिरा रेस्टुराँ शिवा स्काई जस्ता एक दुईवटा रेस्टुराँ थिए विके शाही यहाँ आफ्नो सांगीतिक जीवन सफल हुने नदेखिएपछि उनी बम्बईमा संघर्ष गर्न गए उदित नारायण झा र मुरलीधर भन्दा पहिल्यै बम्बई पुगेका विके शाहीले बम्बईको अम्बर अस्कर नामको होटलमा पनि गाए र त्यसै गरी सिरकमा पनि गाए बम्बईका ठूठूला होटलमा गाएर विके साईले हिन्दी संगीत जगतका धेरै कलाकार संगीतकारहरूलाई आकर्षित गरे तर उनले हिन्दी चलचित्रमा गाउने सौभाग्य कहिले पाएनन् तर उनले हिन्दीका केही विज्ञापनहरू टेलिभिजनका सिरिजहरूका केही गीतहरू गाएका छन् भने नेपाली चलचित्र जुनीमा उनले म गीत गाइदिन्छु भन्ने गीत गाएर पार्श्व गायक पनि भएका छन् ती बीके साईले भीम विरागको शब्द र संगीतमा गाएको यो गीत प्रस्तुत छ तिमी जिन्दगीमा सपना बने आयो तिमी मेरो जिन्दगीमा सपना बने आयो बिर्सिन सक्ने भित्रा सम्झान बने छ मेरो जिन्दगीमा सपना बने कहिले ना धरतीमा ना आकाशमा खोजेर पाउनु कहिले पाएछु यहाँ के जस्तै भर दो साथी मैले पाएछु यहाँ के जस्तै हर दशा साथे मैले गहिरो माया पिरातेको गरे दियो गहिरो माया पिरातेको सिर्जना गरिदियो बिर्सिन सक्ने मुटु भित्र सम्झान बने छायो तिमी मेरो जिन्दगीमा सपना बने आयो सार्थक भयो यो भाग्य मैले पाएँ यो जुन मेरो सार्थक भयो यो भाग्य मैले पाएँ पुजेर देवी पूर्व जन्ममा तिनकै आशिषले पाएँ पूजेरा देवी पूर्व जन्ममा तिनकै आशिष पाए सुसुप्त मेरो बिरानी पनमा बहार छरिदियो सुसुप्त मेरो बिरानी पनमा बहार भरिदियो बिर्सिन सक्ने भित्र सम्झान बानी छायो मेरो जिन्दगीमा बिके शाही हामीले चिनेका एक पुराना कलाकार जो अब बलिउडमा संघर्षरत छन् र अर्का बीके राणा पनि छन् यी दुई फरक फरक गायक हुन् आलु र तामा हजुर छेपारोलाई जामा गाउने बीके राणा हुन् भने यो माया गयो झन पर पर नौ डाँडा काटेर गयो कुन घर गाउने यिनै बीके साई हुन् जो वीरगंजदेखि नै प्रकाश श्रेष्ठ मधु छेत्रीका अग्रज मानिन्छन् र उनी बलिउडमा पनि उदित नारायण झा भन्दा अघि नै पुगेका हुन् त्यहाँ पनि उनी बार लाइटमा विशेष गरेर गजल रेस्ट्रामा नै गाउँथे चिरञ्जी नेपाल चिरञ्जीवी नेपाल लेख्नुहुन्छ नमस्कार दाई सुन्दैछु धेरै दिनपछि लाइभ सुन्ने मौका पाए आजको प्रस्तुति अति नै नौलो उदितले पनि त्यस्तै होटलतिर गाउँथेरी होइन भनेर उहाँले सोध्नु भएको छ अवश्य पनि चिरञ्जीवीजी उदित नारायणले काठमाण्डुमा अध्ययन गरिरहनुभन्दा अगाडि रेडियोमा केही गीत गाइसकेपछि दीपक तुलादरले स्थापना गरेको होटल पार्क स्ट्रीटमा दिनको रू दस रूपियाँमा गाएर आफ्नो रेस्टुरेन्ट गायन शुरू गरेका थिए उनले रेस्टुरेन्टमा गाउँदाखेरि नेपालमा त्यस्तो विघ्न खानपिन भइरहेको ठाउँमा गाउने चलन शुरू भइसकेको थिएन आज उदित नारायण झाका बारेमा पनि चर्चा अवश्य नै हुनेछ प्राध्यापक डाक्टर सनत कुमार बस्ती हाम्रो फेसबुकमा लेख्नुहुन्छ पहिलो गीतका बारेमा अय्या बारी लैलै हा शुभ उज्यालो संगीत यात्रा अघि बढ़दै जाओस् हाहा उहाँका यी पंक्तिहरूलाई हार्दिक आभार व्यक्त गर्दै हाम्रो फेसबुकमा सम्राट केसी लेख्नुहुन्छ यो कार्यक्रमबाट अजर अमर गीत मात्र होइन अजर अमर जानकारी पनि पाएर खुशी छु I am proud of you भनेर लेख्नु भएको छ अनन्त कटवाल आबुधाबीबाट लेख्नुहुन्छ अजर अमर गीतहरूको दुई सयौं अंक विशेष श्रृंखलामा शुरूमै बजेको गीतबाट आनन्दित भए बाँकी अझ रमाइलो हुने आशा छ भनेर लेख्नु भएको छ अमृत छेत्री सुभाष छेत्री र सम्राट केसीका यी पंक्तिपछि हामीलाई ट्विटरमा केही मित्रहरूले मेन्सन गर्नुभएको छ विनोदजीले मेरो दृष्टि दोष हुन सक्छ अग्रज गायकहरूको साधना जति धारिलो थियो त्यति उदात्त थिए गीतकारहरूका शब्द मेरो ठम्याई भनेर उहाँले लेख्नु भएको छ त्यसै गरी परिपुष्पी लेख्नुहुन्छ स्पेशल कार्यक्रम उज्यालोमा सुन्दैछु अजर अमर गीतहरू श्याम रिमालले एउटा नयाँ जानकारी दिनुभएको छ तेउडामा भीषण आग लागि भएको छ असन चोकबाट करिब डेढ सय मिटर टाढा ठमेलतिर जाने गल्लीको दायाँ भागका केही कच्ची घरमा आगो लागि भएको छ यो भीषण आग लागेको जानकारीको लागि श्याम रिमालजीलाई हार्दिक धन्यवाद उहाँ राष्ट्रसँग सम्बद्ध हुनुहुन्छ कुसुम भट्टराई लेख्नुहुन्छ उपन्यासकार कुसुम भट्टराई जो धक्का उपन्यासका लागि निकै चर्चित रहनुभयो म सुन्दैछु है दाई भनेर टिप्पणी गर्नुभएको छ रेस्टुरेन्टमा गाउने क्रममा गाउनेलाई प्राय जस्तो हामी गजल गायक वा गजल सिंगर यी मात्र नाम दिने गर्छौं तर भारतमा पाकिस्तानमा र त्यसै गरी अमेरिका र विशेष गरेर युरोपियन मुलुकहरूमा गाउने परम्परालाई चाहिँ रेस्टुरेन्टमा गाउनेलाई प्राय क्रुनर भन्ने चलन छ तर नेपालमा कुनै गायकले क्रुनरको जस्तो शैलीमा गाएको शुरूमा कहिले देखिएको थिएन जब सिक्किममा जन्मिएकी सुकमित लेप्चा त्यति बेला सुकमित अधिकारीका नामबाट नेपाली संगीत जगतमा प्रवेश गर्नुभयो सुकमित अधिकारीले काठमाण्डुको होटलमा गाउन शुरू गर्दा उनी साँच्चै नै क्रुनर जस्तै लाग्थिन् किनकि उनको गाउने शैली र मञ्चमा हुने प्रस्तुतिले उनलाई स्टेज जमाउन सक्ने एउटा गायिकाको रूपमा लिइन्थ्यो उनले सोल्टी होटल जस्ता होटलमा पनि गाए र अन्यत्र पनि उनले आफूलाई प्रस्तुत गरे सुकमित गुरूङको आवाज प्रकाश गुरूङको संगीतमा र रमाइलो कुरा यो गीत लेख्ने गीतकारले यो बाहेक अर्को दोस्रो गीत लेखेको छैन गीतकार हुन् कवि कृष्ण जोशी सुमित गुरूङको आवाज प्रकाश गुरूङको संगीतमा कृष्ण जोशीका शब्दहरू प्रकाश गुरूङ जसको सांगीतिक जीवन दार्जीलिङबाट शुरू भए पनि उनी पोखरा पनि बसे र पोखरा उनको लागि बसाई निकै खतरनाक भयो किनकि पोखरामा उनलाई जसले पनि पाहुना सम्मान गर्ने पिलाउने पिउने र यो क्रम बढ़ेपछि उनलाई पोखरा बस्नु खतरा लाग्यो र उनले अचानक पोखरा छोडेर काठमाडौँ आए र काठमाडौँ आएपछि उसको उनको सांगीतिक जीवन अर्कै किसिमले अघि बढ़्यो यो कार्यक्रममा आज हामी चर्चा गर्दै गर्दा हामीलाई सानो काजी बस्दा कोटिल लेख्नु भएको छ दाई नमस्कार नारायण गोपालको दुर्लभ जानकारी उनका भाइ मनोहर गोपालबाट सुनेको तपाईलाई धन्यवाद प्रेमला गुरूवाचार्य बित्नु भएको पल आर्यघाटमा तेइसजना मानिस भेला हुनु नारायण गोपालको घरमा सेफको चाबी लुकाइयो मर्मस्पर्शी कुरा सुन्दा अति नराम्रो लाग्यो सानुकाजी बस्ताकोटीजी हरेक कलाकारको जीवनमा यस्ता दुखद घटनाहरू हुन्छन् नै र भएका छन् किनकि हामीले ट्रेजेडी क्वीन भनेर चिन्ने भारतकी चर्चित नायिका मीना कुमारी जसको बाल्यकाल पनि दुःखमै बित्यो जसले लाखौं करोड़ौं कमाइन् हिन्दी फिल्ममा पहिलो पटक सबभन्दा बढ़ी पैसा लिने नायिका भनेर चिनिन् तर उनको जीवनको अन्तमा उनले चिया र पाउरोटी मात्र खाएर पनि बिताउनु पर्यो र अन्तिम समयमा त उनले खानै पनि पाएनन् यस्ता धेरै घटनाहरू छन् बलिउडमा सबभन्दा बढ़ी अहिले रिमिक्स हुने र गीतहरू रिसिङ्गिङ भएर चलेका संगीतकार आरडी बर्मन जसको निधन हुँदा उनकी पत्नी भनेर चिनिने गायिका आशा भोस्टेले उनको लकर खोल्दा उनको लकरमा जम्मा पाँच रूपियाँ मात्र भएको कुरा अखबारमा आउँदा निकै दुःख लागेको थियो र यो कलाकारले आफूलाई बचाउने जोगाउने यी धेरै कुराहरूमा दुःख आफ्नै ठाउँमा छ तर कलाकारहरू श्री सम्पत्ति धन दौलतका पछि लुकाउने बचाउनेतिर कमै लाग्न सक्छन् त्यो अर्को एउटा प्रक्रिया पनि छ सुशील सिद्धान्त मेन्सन गर्नुहुन्छ दुई सय दुयौं भागसम्म आइपुग्दा कार्यक्रमको पृथकता दाजुको प्रस्तुति र गीत संगीतले धेरै नेपालीको मन जितिएको छ यो भाग विशेष लाग्दैछ त्यसै गरी अन्य धेरै मित्रहरूले पनि ट्वीटरमा मेन्सन गर्नुभएको छ केआर एकल यात्री खुशी लाग्यो गायक बीके शाहीको बारेमा केही जानकारी पाइयो क्यार यात्रीजी तपाईँलाई पनि केही जानकारी छ भने हामीलाई सम्प्रेषण गर्नुहोला हामी अवश्य पनि यहाँका विचार पनि समाहित गर्नेछौ हामीलाई एउटा जानकारी प्राप्त भएको छ यो स्रष्टा समाज काठमाडौँ नेपालको हाम्रो प्रतीतिमा नेपाली कविताका महान प्रवक्ता ईश्वर बल्लभसँगैका तेस्रो आयामेली आन्दोलनका सहयात्री कवि बैरागी काइलाज्यूको प्रमुख आतिथ्यमा श्रष्टा समाज काठमाण्डु नेपालको आयोजनामा यसपटक हुन गइरहेको हामी पढ्दैछौ ईश्वर वल्लभका कविता कविता वाचन कार्यक्रममा उपस्थित हुनुभई उक्त कार्यक्रमलाई सफल गरिदिनु आग्रह दुई हजार यो दुई हजार बहत्तर पौष चार शनिश्वरबार नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्ष अपरान्न बाह्र तीसमा हामी पढ्दैछौ ईश्वर वल्लभका कविता नेपालका चर्चित कविहरूले ईश्वर वल्लभको सम्झनामा उनका कविताहरू वाचन गर्ने कार्यक्रम रहेको छ बार लाइटमा गाउने क्रममा चिरञ्जीवी नेपालजीले चर्चा गर्नुभयो अघि उदित नारायण झाका बारेमा उदित नारायण झा भारदहमा जन्मिए नेपालको तराई भूभागमा र उनकी आमा पहिल्यैदेखि नै भजन गाउँथिन् र उनकी उनका भाइ दाई ललित नारायण झा दूत नारायण झा जो बिहारमा बसमा कण्डक्टरका रूपमा काम गर्थे तर उदित नारायण झा संघर्षपूर्वक गाउन काठमाण्डु आए उनलाई सबभन्दा बढ़ी साथ दिए शुरूमा सिकेर साइलीले र सिकेर साइलिनी मार्फत उनले नेपालमा गाउन शुरू गरे र उनी काठमाण्डुमा विशेष गरेर मरूहिटीबाट कंकेश्वरी जाने बाटोमा विष्णु प्रसाद घायलको घरमा धेरै वर्ष डेरा पनि बसे र उनलाई चर्चित भइसकेपछि पनि उनले कुनै साथीको नाममा लिएको बैंकको ऋण तिर्न नसकेर उनी त्यो ऋण लाखौं लाख भइसकेपछि पत्रकार सम्पादक पुष्करलाल श्रेष्ठले त्यो ऋण मिनाहा गर्नका लागि संघर्ष गरेको एकातिर चर्चा छ तर उनी बम्बई जानुभन्दा अगाडि उनका धेरै कम सहयोगीहरू थिए त्यसमध्ये विष्णुप्रसाद घायल विजय सिंह मुनाल मधु छेत्री सीके रसाइली जस्ता कलाकार देव बज्राचार्य दरेकालाल जोशी जस्ता कलाकार मात्र उनका नजिक थिए उनी त्यति बेला चर्चामा आए अनुसार रत्न पारकमा रहेको पाक स्ट्रीट होटलमा गाउँथे र जहाँ उनले दिनको दश रूपियाँमा एउटा कार्यक्रम प्रस्तुत गर्थे त्यति बेला उनी धेरै चर्चित गीतमा किशोर कुमारको अनामिका फिल्मको तेरी भिगी भिगी पल्कौंसे भन्ने गीत गाउँथे र त्यसबाहेक कहिलेकाहीँ उनी आफ्नै नेपाली गीत पनि गाउँथे उदित नारायण झा पनि बार लाइटमै गाएर जीवन शुरू गरेका हुन् आज उनको स्वर प्रस्तुत छ गोपाल योजनको शब्द र संगीतमा माया मेरी माया निश्चिन्त बसाएक छिन् मैले जाने बुझे सबै ती आँखाको भाखा केही लेख कागज होइन मेरो मन यसलाई आफै खिच्न देऊ तिम्रा भावना मेरी माया पहलों छमाया आप भितरा मायलों भनेर के हुन्छ गहिराई रहने प्रेमको मोती टिप्छु भनेर के हुन्छ बरु मन बस त्यही मनतामा प्रीतिका नेक कविता हुन्छ अहिले भर्खरै प्राप्त जानकारी अनुसार असम स्थित एक घरमा आगलागी हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् असन चोक नजिक रहेको विनोद तुलादरको चार तल्ले कच्ची घरमा आगलागीमा परि डेरामा बस्ने अठार वर्षीय सुजन नगरकोटीको मृत्यु भएको छ भने उनकी दिदी सोनु नगरकोटी घाइते भएकी छिन् घाइते नगरकोटीको वीर अस्पतालमा उपचार भइरहेको जनसेवा प्रहरी विशाल बजार प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले राशा जानकारी दिनुभएको छ यो समाचार हामीलाई संक्षेपमा प्रस्तुत गर्नुभएको छ मित्र श्याम रिमालले उहाँलाई धन्यवाद व्यक्त गर्दै हाम्रो ट्वीटरमा हामीलाई मेन्शन गर्नुभएको छ आजको कार्यक्रमका बारेमा मनो आभासले दुई सय दुई अङ्कसम्म आइपुग्दा तन्नेरी पुस्ताको सबैभन्दा प्रिय कार्यक्रम भइसकेको छ अजर अमर गीतहरू अफिसबाट फर्कँदा बाटोमा चर्चा सुनेथे भनेर उहाँले लेख्नु भएको छ बाटोमा चर्चाका बारेमा हाम्रा प्राविधिक मित्र सशिन्द्र गौतमले आज सुनाउनुभयो केही दृष्टिविहीन मित्रहरू यहाँ रेडियोमा गीत खोज्न आउँदा पनि यो कार्यक्रमको चर्चा गरेको उहाँले सुनाउनुभयो र केही दिन अघि भर्खर भर्खरै यो निजी बाइकलाई पेट्रोल दिने क्रममा पुलचोकमा निकै ठूलो पेट्रोल मोटरसाइकलको लाइन थियो एकजना दृष्टिविहीन बहिनी बाटो काट्न निकै गाह्रो मानिरहेकी थिइन् तीन चार दिन अगाडिको कुरा हो यो र मलाई लाग्यो उनलाई कसैले सहायता गर्यो भने उनी बाटो काट्न सक्छिन् भनेर मैले दौडेर गएर उनलाई हात समातेर बाटो क्रस गराएँ र क्रस गराएपछि फुटपाथमा चढ़ाउँदै गर्दा उनले भने कहाँ जाने भनेर सोद्धा उनले यही नजिकै एउटा स्कूलमा जाँदैछु भनिन् र मैले नाम सोधेँ उनले भनिन् मेरो नाम अमृता महर्जन अनि मैले आफ्नो नाम भनेपछि उनी झसङ्ग भइन् म तपाईँको कार्यक्रम सधैँ सुन्छु हरेक राति सुन्छु भनेर खुशी भइन् र संयोगले पछि थाहा भयो उनी त एउटा संगीत विद्यालयमा संगीत सिक्न जाँदै रहेछन् अमृता महर्जनलाई यति बेला सचिन्द्रजीसँग कुरा गर्दै गर्दा पनि मैले सम्झेँ लुसिफरजी लेख्नुहुन्छ मैले धेरै सुन्ने उदित नारायण झाको मेरी माया गीतको शब्द संगीत गोपालञ्जनको भनेर आज थाहा पाउँदा हर्षको सीमा नै रहेन भनेर उहाँले लेख्नु भएको छ लुसिफरजी यहाँले सही कुरा भन्नुभयो उदित नारायण झा मात्र यस्ता गायक हुन् जसलाई गोपाल योजनले छिटै पत्याएका थिए र धेरै गीत गाउन पनि दिएका थिए यसबाहेक अरू गीत पनि गोपाल योजनको संगीतमा उदित नारायण झाले गाएका छन् जबकि दीप श्रेष्ठले गोपाल योजनको संगीतमा वा शब्दमा गीत गाउन करिब करिब पैंतालिस छयालिस सालसम्म पर्खिनु पर्यो र एउटै मात्र गीत गाउन पाए एउटा संघर्षको अर्को एउटा दुखान्त कथा पनि हो तर उदित नारायण झा किरण प्रधान प्रकाश भन्दा पहिले नै गोपाल गोपालयन्दनले पत्याएका र मन पराएका गायक मानिन्छन् हामी कहाँ संगीतमा यस्तो कुनै भेदभाव भए जस्तो मलाई लाग्दैन र यहाँ पनि देखियो यहाँ को तराई को पहाड़को भन्ने कुनै विभेद नै छैन संगीतमा त्यसले गर्दा संगीतमा सही आवाजको पहिचान नै ठूलो परिणति हो जस्तो लाग्छ उदित नारायण झापछि अब रेस्टुरेन्ट गजलमा गाउने अर्को पुस्ताको प्रतिनिधित्व गर्दा चर्चित गीतकार कर्ण लामाका छोरा यादेश लामाको सम्झना हुन्छ र यादेश लामाको यादेश लामा त्यति बेला काठमाडौँको बार लाइटमा गाउँदा उनी कुर्ता लगाएरै गजल गाउँथे र उनका साथमा उनकी भर्खर विवाहित पत्नी सपना परियार पनि गाउँथिन् त्यति बेला सपना श्री भएकी थिइनन् सपना परियार थिइन् र कर्ण लामाकी बुहारी सपना परियारले यादेश लामासँग सम्बन्ध विच्छेद भएपछि पछि एकाकी जीवन पनि बिताइन् र उनले हालै अहिले अमेरिकामा पनि होटलमै गाउन थालेको कुरा नायिका गौरी मल्लबाट थाहा भएको छ र अहिले अमेरिकामा हिन्दी गीत गाउने रेस्टुरेन्टहरूमा सपनाश्री निकै चर्चित मानिन्छन् सपनाश्रीको स्वर यहाँ प्रस्तुत छ यो नेपाली जातिकी प्रथम गायिका मेलवाद देवी मानन्दहरूको शब्द संगीत र स्वरमा रहेको यो गीतलाई सपनाश्रीले फेरि गाएकी छिन् कार्यक्रमको अन्त्यमा हामीलाई सागर न्यौपानी र सानुकाजी बस्ताकोटीका दुई टिप्पणीहरू आएका छन् समयको अभावले भाषण गर्न सकिएन अर्को कार्यक्रम अवश्य भाषण गर्ने नै छौं आजको यस कार्यक्रममा बजेका सम्पूर्ण गीतका श्रष्टा संगीतकारलाई आभार व्यक्त गर्दै प्राविधिक मित्र सशिन्द्र गौतम सहित यो प्रस्तुता प्रकाश हामीलाई पनि विदा दिनुहोस्